कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज कालजै नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूमा यो प्रस्तुता प्रकाश सामीको सादर अभिवादन प्राविधिक मित्र सशिन्द्र गौतमका साथमा आजको अजर अमरको श्रृंखला अंग्रेजीमा भनिने एउटा शब्दप्रति समर्पित छ बेटर हाफ अर्थात अर्धाङ्गिनी तर हाम्रो समाजमा पत्नी भनेको पूर्णाङ्गिनी मानिन्छन् आधा सरस्वती आधा लक्ष्मी गेटे वा रमनाले यही कुरा भनेका छन् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ पुरूषको भाग्य चम्किन्छ तर हाम्रा कैयन कलाकारको जीवनमा पत्नीको योगदान अमूल्य छ त्यो चाहे गायक संगीतकार गीतकारकै किन नहोस् तर नेपाली सुगम संगीतमा धेरै गीतकार संगीतकारका पत्नीहरू गायिकाका रूपमा कैयौं संगीतकारका पत्नीहरू गीतकारका रूपमा आबद्ध छन् आजको कार्यक्रम ती श्रद्धेय कलाकारका अति आदरणीय पत्नीप्रति समर्पित छ जसले ती कलाकारलाई जगजाहेर गर्न उज्यालोमा ल्याउन सघाए गीत छान्दै गर्दा गोपाल युञ्जनको एउटा अप्राप्य गीतमा मेरो स्पर्श हुन्छ जुन गीत सम्भवत गोपाल युञ्जनले आफ्नै रचनामा आफ्नै संगीतमा त्यस्तै शक्तिशाली पत्नीका निम्ति समर्पण गरेका हुनुपर्छ त्यही गीतबाट अजर अमरको यो अंकको शुभारम्भ तिमीलाई ताज बनाउन सक्थिन मेरो मायाको साक्षी दिन तिमीलाई ताज बनाउन सक्दिन यी सत्यहरू सत्यहरू मान्दिनौ भने दिल चिरी देखाउन सक्दिन बाँचिदिन्छु तिम्रै निम्ति मरिदिनमा सक्दिन कलाकारहरूका पत्नीप्रति सादर समर्पित आजको यो श्रृङ्खला नेपाली सुगम संगीतमा गीत जीवनको सम्बन्ध पति पत्नीका बारेमा छ र धेरै पति पत्नीले नेपाली सुगम संगीतलाई धनधान्य बनाएका छन् नेपाल आमा आज अत्यन्त संकटावस्थामा भएका बेला हिजो भन्दा दुई दिन अगाडि देवंगत मिति परेका विश्व प्रसिद्ध कवि भारतका डाक्टर हरिवंश राय बच्चनको बसेरेसी दूर नामक आत्मकथाको एउटा अंश यहाँ वाचन गर्न चाहन्छु उनी जति बेला दुई हजार एघार सालमा नेपाल भ्रमणमा आएका थिए र नेपालबाट उनी कसरी प्रभावित थिए भनेर उनले लेखेको आजभन्दा साठी वर्ष अगाडि लेखेको यो पंक्तिलाई म हिन्दीबाटै हुबहु वाचन गर्न चाहन्छु विद्यार्थी जीवन से मेरे मन में नेपाल के लिए कुतूहल था नक्शे पर भारत के उत्तर में कम चौड़े ज्यादा लंबे इस देश को दिखाकर हमारे अध्यापक ये बताना न भूलते थे कि नेपाल एक स्वतंत्र देश है और अपनी गुलामी के दिनों में ये कल्पना करने में मन में एक प्रकार का हर्ष होता था कि नेपाल में कुछ ऐसी शक्ति तो होगी जब अपना भारत लंबा चौड़ा देश अंग्रेजों से पराजित अंग्रेजों से पराजित हो गया था तब नेपाल ने आजादी का झंडा तब ऊंचाई रखा था घर मोहल्लों में नेपाल की चर्चा चलने पर यह किंबदंती भी सुनाई देती थी कि पशुपतिनाथ के मंदिर में पारस पत्थर है जिसे छुलाने से लोहा सोना बन जाता है यदा कदा पशुपतिनाथ की तीर्थयात्रा से लौटे धर्मात्मा लोग अतिशयोक्तियों में वहां का वर्णन करते थे नेपाल के राजा भगवान है राजा राणा उनकी ओर से शासन करते हैं भगवान शासित देश कैसा होगा तुलसीदास का राम राज्य वर्णन कानों में ध्वनित प्रध्वनित होने लगता है हमारे यूनिवर्सिटी के इतिहास विभाग के प्रमुख डॉक्टर ईश्वर प्रसाद को एक बार नेपाल बुलाया गया था शायद वहां का इतिहास लिखने के लिए लौटकर वो बड़े गर्व से कहते थे वहां पर हिंदू राज्य है और गोहत्या के लिए प्राणदंड का विधान है वो एक विश्व के अनुपम देश है ईश्वर प्रसाद सिंह बार बार यही कहते थे नेपाल जैसा देश दुनिया में अभिनव है हरिवंश राय बच्चनको यो आत्मकथा बसेर से दूरको दुई सय पाँचदेखि दुई सय पन्ध्र पृष्ठसम्म उनले नेपालको कला संस्कृति साहित्यकार र यहाँका व्यापारीहरूको खुलेर प्रशंसा गरेका छन् नरेन्द्र मोदीले भन्नुभन्दा पचास वर्ष अगाडि उनले नेपालको बारेमा लेखेको यो कृतिमा उनका स्कूलका प्रिन्सिपल ईश्वर प्रसाद सिंह जसलाई युद्ध शमशेरले नेपाल बोलाएर नेपालको इतिहास लेख्न लगाएका थिए र त्रिरत्न मानन्दरका अनुसार ईश्वर प्रसाद सिंहलाई युद्ध शमशेरले इतिहास शिरोमुनिको पदवी पनि दिएका थिए त्यस्तो नेपाल देशलाई भारतले आफ्नो एउटा शक्ति मान्छ र भारतका व्यापारी भारतका अभिनेताहरू आपद संकट आइपुग्यो कि पशुपतिनाथमा र टाउको टेकाउन आउँछन् र हामी यति बेला फेरि जहिले पनि नेपालप्रति बेमानी गरिरहेको यो समयमा यो हरिवंश राय बच्चनको आत्मकथाको यो अंश मैले स्नेहपूर्वक वाचन गर्न चाहे बसेरेसे दूर यो हरिवंश राय बच्चनको आत्मकथाको तेस्रो भागको विशेष पृष्ठ हो यसमा उनले महाकवि देवकोटा भवानी भिक्षु सूर्य विक्रम गेवाली बालकृष्ण सम धरेन्धर कोइरालाका बारेमा पनि चर्चा गरेका छन् र त्यति बेलाको नेपालको सांस्कृतिकपन र नेपाली तोकको पनि उनले चर्चा गरेका छन् यो कार्यक्रम हरिवंश राय बच्चनलाई स्मरण गर्दै फेरि अगाडि बढ़छौ अब पति पत्नीकै गीतको प्रसंगमा नेपाली सुगम संगीतमा लामो समय गायन संगीत रचनामा सक्रिय कल्याण रिमाल र उनकी पत्नी बिजु रिमाल जो सांगीतिक हिसाबले दुई हजार एघार सालदेखि रेड नेपालसँग सक्रिय र सम्बद्ध थिए र पछि यिनले अलग्गै पनि आफ्नो एल्बमहरू तयार पारे कल्याण रिमाल र बिजु रिमालका छोरी सितु रिमाल जो गायिका भइन् र उनका पति सुमन खरेल जो संचारकर्मीका रूपमा र गीतकारका रूपमा चर्चित छन् र यिनको सम्पूर्ण परिवार नै सांगीतिक रहेको छ अब यहाँ प्रस्तुत छ कल्याणी रिमाल र बिजु रिमालको स्वर प्रेमचन्द्रको संगीतमा लायो माया ठ्याम्मै लौ भन किन हर माना लेख किठीटी लायो माया ठ्याम्मै लौ भन मेरो घरै हो बेसी त आफ्नै गोठा हो लेकर बेसी गर्नु त मुख्य मेरो पेसा हो छानेर काम लुकेर फुललाई दुख्नु सेमा चिठी बेसी माए किन लायो माया ठ्याम्मै लौपना छोरा मन कहिले परेला भाँची डाकेको तिमीले बिर्स्यौ आज ठ्याम्मै लौ भन ढाँटी परेला भाँची डाकेको तिमीले बिर्स्यौ आज ठ्याम्मै लौ भन ढाँटी लेकर बिर्से तिमीले किन हर माना ठ्याम्मै लौ भन ढाँटी छाड यो कुरा जीवन हेर के छ र बोल्दिन जाऊ जान्छु म घर रिसाए कि नानी ठ्याम्मै लौ भन न डाँटी बोल्दिन जाऊ जान्छु म घर रिसाए कि नानी ठ्याम्मै लौ भन न डाँटी लेख कि ठिटी बेसी आए किन लायो माया ठ्याम्मै मै लौ अठार जनवरी दुई हजार तीनको दिन स्वर्गवास भएका हरिवंश राय बच्चन जसको आफ्नो वास्तविक थर राय थियो र उनले आफ्नो परिवारको विरोधका कारण आफ्नो कविताको छन्द वचन छन्दमा आफ्नो थर वचन राखे जसलाई भ्रमपूर्वक धेरै नेपालीले उनी नेपालकै कुनै शेरचन गौचन हिराचन तुलाछन् जस्तै थर हुनुपर्छ थकाली हुनुपर्छ भन्ने भ्रम पनि राखेका छन् तर होइन दुई हजार उन्नाइस सय पैंतिसमा प्रकाशित उनको यो कृतिमा उनले लेखेका छन् नेपालका बारेमा काठमाण्डु मलाई मध्ययुगीन वातावरणमा पालिएको धर्मभाषी नगर जस्तो लाग्यो महायानी बौद्ध तान्त्रिक शाक्त पौराणिक विश्वासहरू अन्धविश्वासीहरू मिथ्यांश विश्वासहरूमा विजडित स्तत्त नेपाल बाहिर अंग्रेज पढेका अंग्रेजी पढेका नवयुवकहरूको आधुनिकता पनि आकाशी वायु चेतनासँग सामान्यकृत भएर देखा पर्छ काठमाण्डुमा यस्तो एउटा शक्ति देखे यस्तो एउटा आँखा देखे जसले नयाँ युगलाई आह्वान गरेको छ र कला संस्कृतिलाई जोगाएको छ आफ्नो पहिचानको मुस्कान छ आधुनिकताको आफ्नो मखुण्डो छैन यो नै मलाई मौलिक लाग्यो र उनले अत्यन्त महत्वपूर्णसँग एउटा कुरा यहाँ लेखेका छन् यो अंशलाई म फेरि हिन्दीमै वाचन गर्न चाहन्छु म सोच्दा हौ अगर हिन्दुस्तान पर मुसलमानों आक्रमण और हिन्दुस्तान में आगमन नहोता होता तो हिन्दुस्तान भी एक नेपाल की तरह स्वच्छ मुलुक रहता हरिवंश राय बच्चन त्यो समयका कवि त्यो समयका लेखक आफ्नो बारे देशको बारेमा कल्पना गर्छन् यदि हामीलाई मुसलमान र अंग्रेजले हमला नगरेको भए आज हिन्दुस्तान पनि नेपाल जस्तो एउटा स्वच्छ राष्ट्र हुन्थ्यो भनेर उनले उन्नाइस सय पैंतिसमा उन्नाइस सय पैंतिसको हारारीमा लेखेको स्कृतिमा उल्लेख छ र उनले अन्तिम पंक्तिमा लेखेका छन् कवीर नानक तोकाराम नामदेव यहाँ सब नेपालमा छरिएका छन् पश्चिमी सभ्यताका राजा मनो राम मनोहर राय दयानन्द विवेकानन्द रविन्द्र अरविन्द्र गान्धीको कल्पना यही गर्न सकिन्छ र उनले आफ्नो संस्मरणको एक अंशमा लेखेका छन् नेपालमा मलाई कविका रूपमा चिन्ने मान्छे देखेर म आश्चर्यचकित भए नेपालमा यति धेरै मान्छे मेरो बारेमा पढ्दा रहेछन् धेरै मान्छे मेरो मुखबाट कविता सुन्न चाहे नेपालमा मेरो प्रवासकालको कति समयमा त्यहाँ कवि सम्मेलनहरू भए विशेष गरेर देवकोटाले बनाएको त्रिचन्द्र कलेजको लाइब्रेरीमा हेर्न गएँ नेपालमा जुन जुन कविहरूसँग मैले भेटे तिनको नाम मलाई अझै पनि स्मरण छ श्री बालकृष्ण सम श्री देवकोटा श्री धिमिरे श्री केदारमान व्यथित और श्री भगवानी भवानी बिच्छु समजी नेपालीका नाटककार अभिनेता रहेछन् उनले अभिनय गरेर कविता सुनाए जुन कविसँग म सबभन्दा प्रभावित भए ती थिए श्री देवकोटा शरीरले रिष्टपुष्ट कदले अग्ला उनको कविता यस्तो लाग्थ्यो पश्चिमका अंग्रेजी कविहरूलाई पनि पछाडि फ्याँकिदिन्थे उनको कवितामा प्रखर आक्रोश थियो व्यङ्ग्य थियो उनी राजनीतिमा पनि दखल राख्थे पछि उनी कुनै विभागका मन्त्री पनि भएका थिए नेपाल शासनसित उनी सम्बद्ध थिए देवकोटाका बारेमा लेखिएको लामो अंश कुनै दिन फेरि वाचन गर्नेछु तर यस पुस्तकमा उनले नेपाल भ्रमणका बेला नेपालमा देखेका बुढानीलकण्ठ मन्दिरदेखि लिएर विभिन्न भक्तपुरका नगरहरूको र उनले भारतसँग तुलना गरेर आफ्नो देश त्यस्तो किन हुन सकेन भनेर विडम्बना पोखेका छन् आफूलाई नेपालमा निम्त्याउने एकजना व्यापारी रसगोत्रालाई रसगोत्राका छोराको बिहामा उनी आएको यो सम्झनामा उनलाई त्यति बेला भारतीय राजदूतावासले काठमंड बस्ने व्यवस्था मिलाएको कुरा पनि उनले आफ्नो स्मरणमा लेखेका छन् फेरि एकपटक नेपालबारे लेखेको उनको पंक्ति विद्यार्थी जीवन से मेरे मन में नेपाल के लिए कुतूहल था नक्शे पर भारत के उत्तर में कम चौड़े ज्यादा लंबे इस देश को दिखाकर हमारे अध्यापक ये बताना न भूलते थे कि नेपाल एक स्वतंत्र देश है और हमारी भारत गुलामी के दिनों में यह कल्पना करने में मन में एक प्रकार का हर्ष होता था कि नेपाल में कुछ ऐसी शक्ति तो होगी होगी जब अपना लंबा चौड़ा देश अंग्रेज से हार गए थे तब नेपाल का आजादी का झण्डा ऊंचा रखा था यो पंक्ति सम्झना गर्दै हामी फेरि आफै नेपाली हुनुमा गर्व गरौं फुट्नुभन्दा जुट्नुमा अघि बढ़ौ यही कामना कामनासँगै अब एकपटक फेरि हामी जाउँ पति पत्नी को गीत पत्नीको गीतको योगदानको प्रसंगमा गायक प्रेमदोज प्रधानको एउटा कालोजय गीतका बारेमा यो गीतसँग जोडिन्छ एउटा पुरानो इतिहास भारतको दार्जीलिङबाट काठमाडौँमा संघर्ष गर्न आउँछन् आर्ट एकाडेमीका एक वाद्यवादक रंजित गजमेर रंजित गजमेर काठमाण्डुमा प्रज्ञा प्रतिष्ठानमा रू दुई सय पचास रूपियाँमा एक वाद्यवादक कलाकारका रूपमा कार्यरत थिए उनलाई काठमाण्डुमा कोही पनि संगीतकारका रूपमा पत्याउँदैनथे किनकि उनका साथी उनसँग सहकार्य गर्ने संगीतकार शरण प्रधान दार्जीलिङमै छुटेका थिए र रंजित गजमेरले काठमाडौँ आएर गीत संगीत गर्दा उनी त्यति बेला महाबौद्ध बस्थे र ज्याठामा बस्थे गायक प्रेमध्वज प्रधान उनले प्रेमध्वज प्रधानलाई आग्रह गरे प्रेमध्वज प्रधान त्यसबेला नारायण गोपाल भन्दा चर्चित थिए र भने प्रेमध्वजी मेरो एउटा गीत गाइदिनु भयो भने मलाई दार्जीलिङका मान्छेले विश्वास गर्नेछन् कि म संगीतकारको रूपमा अझै पनि सक्रिय छु भनेर र यो पहिलो गीत थियो रंजित गजमेरकी पत्नी कुसुम कुमारी गजमेरको तर रेडी नेपालमा त्यति बेला गजमेर थर नराखिकन कुसुम कुमारीले कुसुम कुमारी सिंह नामबाट यो गीत रेकर्ड गराएकी थिइन् पत्नीको शब्द पतिको संगीत र गाएका छन् प्रेमदोज प्रधानले कथा धनी सके भन्नु सोचे धेरे सके सोचू समझे झर फुलटी पे मैले नेपालका बारेमा हरिवंश राय बच्चनले मात्र होइन फ्रान्सका प्रसिद्ध लेखक आन्द्रे जिदले आफ्नो आत्मकथात्मक उपन्यास दि मोर्लिस्टमा लेखेका छन् सन् उन्नाइस सय पचासको हारारीमा लेखिएको त्यस कृतिमा उनले आफ्नो आत्मकथाको त्यो अंशमा भनेका छन् म काठमाण्डुको काष्ठकलाबाट यति प्रभावित थिए मेरो घरको सबै काठहरूमा काठमाण्डुको काष्ठकला प्रयोग भएको छ हाम्रा धेरै यस्ता कृतिहरू छन् जसका कारण नेपाललाई विश्वभर चिन्नुको प्रमुख कारण मान्न आउँछ काठमाडौँमा पहिलो पटक सांगीतिक कार्यक्रम प्रस्तुत गर्न आएको जापानको ठूलो सांगीतिक ब्यान्ड गोदाइगोले काठमाण्डुको रंगशालामा नेपाली गीत गाए हाम्रो केटाकेटीको नाउँ राम्रो छ त्यो गीत गाउँदा रंगशालामा हजारौं हजार युवाहरू उफ्रिएका थिए त्यस्तो सुन्दर हाँसो भएको काठमाडौँ त्यस्तो सुन्दर हाँसो भएको नेपाल र त्यस्तो लाली गुराँस यस्तो उज्यालो छर्ने यो देशमा आज कसैको आँखा लागेछ तर हामी यसबाट जोगिनुपर्छ बिटल समूहका प्रसिद्ध गायक जोन लेनले गाएको नो बडी टोलमी भन्ने गीतमा उनले काठमाण्डुको उत्तरी ढिका मलाई लोभ्याउँछ भन्ने गीतको अंशले पनि काठमाडौँ वा नेपाल विश्वमा के अर्थ राख्छ भन्ने कुरा स्पष्ट जानकारी हुन्छ हामी निराश मात्र हुन्छौं हामी कुनै पनि उपद्रव भएकी आत्तिन्छौं तर हामीले बनाउँदै आएको सिँढी हामी नै भत्काउन लाचार हुन्छौं यसको कारण हामीलाई हामीप्रति नै विश्वास नहुनु यो देश यति शक्तिशाली छ जसरी डाक्टर हरिवंश राय बच्चनले भने जस्तै कसैले बिगारेर बिगार्न सक्ने कुनै ठाउँ नै छैन जसले बिगार्न खोज्छ त्यो आफै बिग्रिन्छ भन्ने कुराको अंश बारम्बार हामी देखिरहेका छौं गीतको प्रसंगमा हामी फेरि जाउँ रेडियो नेपालका प्रथम गायक भएर चिनिएका हरिप्रसाद रिमाललाई सम्झना गरौं जो अत्यन्त अस्वस्थ हुनुहुन्छ आफ्नो जीवनमा यति बेला उहाँ साह्रै नै मुस्किल मुस्किलले आफ्नो स्वास्थ्य लाभ गरिरहनु भएको छ रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र नेपाली चलचित्रका प्रथम चरित्र अभिनेता हरिप्रसाद रिमाल रेडियो नेपालमा नातिकाजीको संगीतमा शंकर लामिछानेको शब्दमा माइक्रोफोनका अगाडि उभिएका थिए र उनलाई पनि उनको गायनमा सबभन्दा बढ़ी सघाएका उनका परिवारले उनका दाजुले तर त्योभन्दा बढी पनि सघाएकी थिइन् उनकी पत्नी किशोरी देवी रिमालले किशोरी देवी रिमाल र उनी कुनै एउटा ल्याण्ड रोभर चढेर टीका भैरवमा पिकनिक गएका थिए र त्यो पिकनिकमा गएको बेला आफ्नै चढेर गएको ल्याण्ड रोभरले किचिएर गायिका किशोरी देवी रिमालको निधन भयो त्यसपछि हरिप्रसाद रिमाल लगभग बौला जस्तै भए रेड नेपालका धेरै साथीभाइ सहकर्मीहरू मिलेर उनलाई रेड नेपालकी समाचारवाचीका कल्याणी रिमालसँग उनको पछि विवाह भयो तर यहाँ एउटा गीत छ स्वर्गीय किशोर देवी रिमालसँग हरिप्रसाद रिमालले गाउनुभएको निर्विक्रम प्यासीको शब्द र उनकै संगीतमा माया को भर जाउन सबै उडेर हरिप्रसाद रिमाल र उनकी स्वर्गीय पत्नी किशोरी देवी रिमालको स्वर निर्विगम प्यासीको शब्द र हरिप्रसाद रिमालको संगीतमा आजको हाम्रो ट्विटरमा धेरैले धेरै प्रसंगमा यो कार्यक्रमलाई आफ्नो टिप्पणी दिएका छन् अन्तिम ट्विटरमा मेन्सन गर्नुभएको छ चौथो जितको खोजी लक्ष्मणजीले उहाँ लेख्नुहुन्छ यहाँ संविधान सभा भवनभित्र बजाउने व्यवस्था मिलाउँछौ कि क्या हो सभासदले आनन्द आनन्द अनुभूति गर्न पाउँथे भनेर उहाँले लेख्नु भएको छ आजको यो कार्यक्रमको रोचक पक्ष वा गीत संगीतका बारेमा भन्दा पनि धेरैले डाक्टर हरिवंश राय बच्चनले लेख्नु भएको पंक्तिबाट अहिले मन शुद्ध भएको कुरा अनुभूत गर्नुभएको छ हाम्रा केही शुभेच्छुक मित्रहरूले विषयवस्तुको चयन पनि अचम्मै छ प्रकाश दाईको संगीतभित्र संगीतको सूक्ष्म कुरालाई श्रोतामाझ ल्याउने अनि इतिहाससँग यसरी जोड्ने भनेर उल्लेख गर्नुभएको छ रविन्द्रजीले यहाँलाई धन्यवाद गणेश पौडेलजी लेख्नुहुन्छ good to know this story written by Harivansh Rai Bachchan अहिले शुद्ध अहिले सुन्दा भित्रभित्र खल्लो महसुस भोदाई भनेर लेख्नु भएको छ गणेशजीले धन्यवाद हामी इतिहाससँग ब्युजिन र वर्तमानसँग लड्न सधैँ तयार हुनुपर्छ जस्तो लाग्छ तर कहिलेकाहीँ यो संकट सबैमा आइपर्छ र संकटमा धैर्य धारण गर्नु नै ठूलो कुरा हो जस्तो मलाई लाग्छ हाम्रो फेसबुकमा हामीलाई लेख्नुभएको छ गोपाल कटेलजीले भनेपछि टाढा टाढा हुनेहरूलाई अजर अमरले रुवाउने भएछ आज भनेर उहाँले लेख्नुभएको छ किसान ढुङ्गाना लेख्नुहुन्छ बिहिबारको एपिसोडको प्रतीक्षाको घड़ी समाप्त भएको छ संविधान पढ्न नपाए पनि यो कार्यक्रम सुनेर चित्त बुझाउँदैछु नारायण गोपाल दाईले आफ्नो पत्नीको लागि समर्पित गरेको कुनै गीत सुन्न पाइयोस् भन्नुभएको छ सविता वैद्यजीले लेख्नुभएको छ पर्खाईमा छु अझ अमर गीतहरूको यही कार्यक्रम सुनेर स्वस्थ र सुन्दर रहन चाहन्छु भन्नुभएको छ घायल तमु लेख्नुहुन्छ आजको कार्यक्रम त झन रोचक नै हुने भयो अझ अमर गीत प्रकाश सर भनेर गीतकै कुरामा अब बच्चु कैलाशको इतिहाससँग जोडु बच्चु कैलाशले धेरै गीतहरू आफ्नै शब्दमा गाए र आफ्ना साथी सुरेन्द्र बहादुर शाहको शब्दमा गाए र मविवेका शाहका शब्दमा पनि गाए तर एउटा गीत उनले आफ्नै पत्नी शान्ति शाहको शब्दमा संगीत गरेका छन् त्यो गीत प्रस्तुत छ पत्नी र पति मिलेर बनाएको यो गीत बेमानी रहेछौ नभन मलाई बिर्सनु कसरी हस्खेल गर्दा बसेछ दिल सम्झाउने कसरी बेमानी रहेछौ नभन मलाई आँखाले दियो मुटुले थाम कसैले देखेन मनको कुरा मनले बुझ्यो अरूले बुझेन मादल यहाँ बजेको छैन मन लाग्छ नचुकी संसारको सबै सुखलाई छोडी तिमीलाई मागुकी भर्खरै मात्र लागेको चोट देखाउनु कसरी बेमानी रहेछौ नभन मलाई बिर्सनु कसरी एक बाजी हाम्रो गयो भेट सधैँ नै भेटौला मनमा पुरा छन् जति बाँकी ती सबै होला अप्ठ्यारो होला सङ्कोच होला प्रीतिको मामला केही होइन जस्तो नकल गरे मन रोइदेला यसरी एउटै भएर आज छुट्टिनु कसरी शान्ति शाह कैलाश कैलाशकी पत्नी र उनको शब्दमा बज्जु कैलाशकै संगीतमा यो गीत तीस दशकलाई प्रतिनिधित्व गर्ने यो गीत आज हामीले नेपाली सुगम संगीतमा पति पत्नीको योगदानको प्रसंगमा गीतकार शान्ति शाह र उनका पति बच्चु कैलाशको स्वरलाई प्रस्तुत गर्यौं कार्यक्रममा बजेका गीतहरूका बारेमा यहाँहरूको प्रतिक्रिया कस्तो रहनेछ हामी अपेक्षा गर्दछौं र गीतको चयनमा यहाँहरूलाई रूचिकर लागेका छन् कि छैनन् यसबारेमा पनि जानकारी पाऊ र हाम्रो कार्यक्रम हरेक पटक फरक फरक विषयमा हामीले चयन गरिरहेका छौं यो यहाँलाई कस्तो लागिरहेको छ हामीलाई फेसबुकमा वा ट्विटरमा यहाँले उल्लेख गर्न सक्नुहुनेछ हाम्रो फेसबुकमा राजेश्वर उदय लेख्नुहुन्छ बडो रोचक हुनेछ कहाँबाट शुरू गर्नुहुन्छ होला र अन्त्य कसरी होला मजा आउनेछ यस्तो पो कार्यक्रम त्यसै कालोजै अजरमर गीतहरू राखिएको होइन रहेछ पर्खेर बसेको छु भनेर पाल्पाबाट राजेश्वर उदयजी लेख्नुहुन्छ र उहाँले लेख्नु भएको यो फेसबुकको मेन्सनमा एउटा अर्को पनि पंक्ति छ गत सोमबार हामीले नयाँ किसिमका प्रसंगहरूमा गुमनाम भएका कलाकारको चर्चा गरेका थियौं जोग मेहर माझी लेख्नुहुन्छ विनोद चौधरीको किताब मैले हालसालै मात्र पढेको हुँ तर सायद त्यो किताबमा नि उल्लेख छैन एकै नजरमा माया बस्यो है भन्ने गीत माया जिन्दगीको अभिन्न अंग हो विनोद चौधरीले गाउनु भएको हो भनेर त थाहा थियो म त आश्चर्यमै परे धन्यवाद प्रकाश सर आजको पृथक प्रस्तुति पति पत्नीको युगल आवाज हुनुपर्ने मेरो जिकिर छ भनेर लेख्नु भएको छ चितवनबाट हाम्रा शुभेच्छुक सहन प्रधानले कार्यक्रम छुटाउने कुरै भएन भनेर लेख्नु भएको छ र त्यसै गरिकन मनोज कुनुङ लेख्नुहुन्छ प्रकाश सरको अथक प्रयास र बिना मेहनत अवश्य अजर अम्बरका गीतहरू तीन करोड़ नेपाली माझ प्रस्तुत गर्न सम्भव थिएन जति नै प्रकाश सरको मेहनतलाई प्रशंसा गरे पनि कम हुन्छ सम्पूर्ण गीत संगीतसँग सम्बन्धित इतिहास नै प्रकाश सर भन्दा मुनि रहेछ जो प्रमाणित भइसकेको छ अथवा प्रकाश सरलाई गुगल बोयको ओपमा दिँदा फरक पर्दैन नपत्या एकपटक उज्यालो नाइन्टी नेटवर्क एफएममा अजर अमर लाइभ वा डाउनलोड गरी सुन्नुहोला हजुरहरू एपिसोडसम्म हजुरहरू हजारौं एपिसोडसम्म निरन्तरता रहोस् भनेर गोडेल छ सोलुखुम्बुबाट हाल दोहा कतारमा रहनुभएका मनोज कुलुङ लेख्नुहुन्छ त्यसै गरिकन जेबी गाउँले लेख्नुहुन्छ मटेला सुर्खेत चारबाट नमस्कार प्रकाश दाई खाना खाएर आजको अजर अमर गीतको प्रतीक्षामा बसिरहेको छु आज माघ आठ संविधान घोषणा हुने दिन तर संविधान नआएपछि चारो पाउने आशमा माउको प्रतीक्षा गरिरहेका बचेरा झैं नेपाली जनताहरूको हृदय दुखिरहेको छ देश दुखिरहेको छ आजको अमर अजर अमर गीतमा अलिअलि यही कुराहरू सुन्न पाइयोस् भनेर उहाँले लेख्नु भएको छ पुण्य शर्माजी पर्खाईमा छु भनेर लेख्नुहुन्छ अझ राम्रो गीतलाई र उहाँले आजको यो पति पत्नीको कार्यक्रमलाई पनि शुभेच्छा व्यक्त गर्नुभएको छ अब अर्को गीतको चर्चा गर्न चाहन्छु यो गीतलाई गाउनु भएको छ गायिका डेजी पराइलीले र यस गीतलाई संगीत गर्नुभएको छ उहाँका पत्नी उहाँका पति चन्दन लम्जेलले गीतलाई रचना गर्नुभएको छ नेपाली संगीत आकाशका अत्यन्त होनहार कवि गीतकार नोर्देन रूम्बा जसको अत्यन्त कम उमेरमा नै देहान्त भयो उनको एउटा गीतलाई नारायण गोपालले पनि गाउनु भएको छ मेरा सबै रातहरू भन्ने गीत नर्देन रूम्बा एक कुशल कवि गीतकार अनि दार्जीलिङको विभिन्न आन्दोलनका एक नेता पनि र उनकी पत्नी साबी रूम्बाले संकलन गर्नुभएको यो एल्बमबाट हामीले गीत लिएका छौं डेजी बराइलीको स्वर कति कति बग्यो बितेछ यो छोटो जिन्दगानी रेशम आशय आसमा बितेछ यो छोटो जिन्दगानी रेशम कति बग्यो कति बग्यो डेजी बराइलीको यो गीतसँगै अब हामी एकछिन अर्को गीततर्फ लाग्नुभन्दा अगाडि चर्चा गरौं फेरि अर्को युगल जोडीको नेपाली सुगम संगीतमा दार्जीलिङबाट सरला गुरूङ र सोफिया गुरूङ पेमा लामाको गीतको संगीत र शब्दमा रेडियोमा उत्रन्छन् यी दुवै गायिकालाई पेमा लामाले एउटा विद्युतीय तरंगमा महत्वपूर्ण स्थान दिन्छन् पछि सोफिया गुरूङको गायक संगीतकार दीपशेषसँग विवाह हुन्छ र दिपसेसँग विवाह भएपछि उनका धेरै युगल गीतहरू दिपसेसँग नै आबद्ध छन् सोफिया गुरूङले दीपश्रेष्ठको संगीतमा र गौरी नेवाको शब्दमा गाएका धेरै गीतहरूमध्ये एउटा गीत यहाँ प्रस्तुत छ यो गीतसँगै आजको अजर अमर गीतबाट म विदा चाहन्छु सशिन्द्रका साथमा आगामी आइतबार सवा नौ बजे भेट्नेछौ विदा दिनुहोस् me कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज